जब जब रात पर्दै जान्छ अझ हामी आफ्नो मायालुलाई धेरै सम्झने गर्छौँ हाम्रो आफ्नो मान्छे हामीसँगै रहोस् हाम्रो आफ्नो मान्छे हाम्रै अङ्गालोमा रहोस् हामी यस्तै चाहन्छौँ कहिलेकाहीँ हामी जब भौगोलिक रूपमा टाढा हुन्छौँ एकअर्काबाट यस्तो लाग्छ कि किन भगवान्ले हामीलाई यस्तो जिन्दगी दिइरहेको छ किन हामी एकअर्काबाट टाढा बस्न बाध्य छौँ किन हामी आज यसरी तडपिन बाध्य छौँ हामी यस्तै यस्तै भावनाहरू राख्छौँ मुटुमा तर पनि बाध्यता हो परिस्थिति हो हामी हाम्रो आफ्नो मान्छेको आँखा सामुन्य बस्न सक्दैनौँ र बस्न पाउँदैनौँ पनि यस्तो बेला हाम्रो मुटुले एउटा साथ खोज्छ एउटा आधार खोज्छ एउटा बाटो एउटा माध्यम खोज्छ जुन माध्यमले तपाईँका मनका हाम्रा मनका मुटुका कुराहरू हाम्रो आफ्नो मान्छेको मुटुसम्म पुर्याउन सकोस् त्यस्तै भावनाहरू तपाईँका मुटुका कुराहरू तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउने एकमात्र माध्यम हो कार्यक्रम मुटुदेखि मुटुसम्म र मुटुदेखि मुटुसम्मको साथमा सदा चाहिँ आज पनि उपस्थित छु म तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्ममा आज पनि तपाईँका मायाका आभासहरू तपाईँका मुटुको कुराहरू लिएर म तपाईँकै मनमित्रको साथी चन्द्र उपस्थित भइसकेको छु कार्यक्रम मुटुदेखि मुटुसम्म तपाईँको आफ्नै मनको आवाजहरू तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउने माध्यम हो तपाईँ खोज्दै हुनुहुन्छ होला यो अध्ययारो रातमा आफ्नो मायालुको साथ सोच्दै हुनुहुन्थ्यो होला आफ्नो मान्छे आफूसँगै भइदिए कति खुसी हुन्थ्यो होला म तपाईँ यस्तै यस्तै सोचिरहनु भएको होला र तपाईँ यस्तै सोचिरहनु भएको छ भने अवश्य पनि तपाईँलाई तपाईँका मनका कुराहरू पुर्याउनको लागि एउटा माध्यम चाहिन्छ र मुठीदेखि मुठीसम्म त्यो माध्यम बन्नको लागि एकदमै खुसीका साथ तपाईँको माझमा आइसकेको छ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 गर्ने तर्खनमा छु तपाईँ पनि एसएमएस र कमेन्ट गर्दै गर्नुहोला अहिलेको लागि भने एउटा सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि 夕阳。 धेरै बिन धेरै बिन यो निकै नै सुन्दर साङ्गीतिक आवाज राखेँ मैले नेपाली हिन्दी मुभी ए वजिरबाट रहेको थियो तपाईँको लागि राखेँ कार्यक्रम मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ तपाईँ र तपाईँका सन्देशहरूलाई राख्ने प्रयास गरिरहेको छु र एउटा कुरामा क्षमा पनि माग्नुपर्छ मैले यतिखेर चार चार दुई दुई एसएमएस पोर्टल जुन नम्बर रहेको छ आज यो <laughs> पोर्टलले अलिकति धोका दिएको पाएँ मैले भर्खरै मिराकल खोल्दैछु यो बेला तपाईँका एसएमएसहरू थुप्रै पठाउनु भएको थियो होला तपाईँले तपाईँले एन्सर पनि पाइरहनु भएको छैन होला रिप्लाई पनि पाइरहनु भएको छैन होला तर एसएमएस चाहिँ पठाउनु भएको छ सेन्ड चाहिँ भयो रिप्लाई पाउनु भएको छैन होला यसको अर्थ अवश्य पनि सिस्टममा गडबडी छ गडबडी भएको कारणले गर्दा तपाईँका एसएमएसहरू पनि मैले प्राप्त गर्न सकेको छैन त्यसैले तपाईँलाई एसएमएस गर्नको लागि म अर्को नम्बर दिन चाहन्छु तपाईँ हामीलाई एसएमएस गर्न सक्नुहुन्छ त्यतिखेर एसएमएस गर्नका लागि मोबाइल नम्बर दिँदैछु म तपाईँलाई अन्ठानब्बे दुई एघार उन्चालिस जिरो पन्ध्र तपाईँले यम यम लेखेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर हामीलाई एसएमएस गर्न सक्नुहुन्छ एसएमएस गर्ने मोबाइल नम्बर आज मोबाइल नम्बरमा गर्न सक्नुहुन्छ अन्ठानब्बे दुई एघार उन्चालिस जिरो पन्ध्र अन्ठानब्बे दुई एघार उन्चालिस जिरो पन्ध्रमा तपाईँले यतिखेर एसएमएस गर्न सक्नुहुन्छ यो जानकारी तपाईँलाई राखेँ र फेसबुकमा पनि तपाईँलाई कमेन्ट गर्नका लागि मैले लिङ्क दिने कोसिस गरिरहेको छु आज एसएमएस <laughs> र यो इन्टरनेट फेसबुकले एकैचोटि धोका दिइरहेछ त्यही भएर पनि म तर फेसबुकमा पोस्ट गर्ने प्रयास गरिरहेको छु प्रयास जारी छ र एसएमएस गर्नको लागि भने तपाईँले मोबाइल नम्बर लिन सक्नुहुन्छ मोबाइल नम्बर हो अन्ठानब्बे दुई एघार उन्चालिस जिरो पन्ध्र अन्ठानब्बे दुई एघार उन्चालिस जिरो पन्ध्रमा तपाईँले हामीलाई एसएमएस गर्न सक्नुहुन्छ अगाडि यम यम अर्थात् मुटुदेखि मुटुसम्मको छोटो रूप लेख्न चाहिँ नभुल्नुहोला यो जानकारी मैले तपाईँलाई राखेँ र केही साथीहरूको एसएमएस प्राप्त गरिसकेको छु मैले यतिखेर लेख्नुहुन्छ दर्शन दाजु भाउजू आराम हुनुहुन्छ भन्नुभएको छ हामी दुवैजना आराम छौँ उहाँ लेख्नुहुन्छ हजुरहरूको लागि हृदयभरिको मिठो सम्झना अनि न्यानो अभिवादन र मेरो मनको मान्छे मेरो स्पर्शलाई पनि मुटुभरिको अटुट विश्वास अनि माया छ भनिदिनुहोस् ल भन्नुभएको छ अवश्य पनि उहाँले सुनिरहनु भएको छ भने तपाईँको यो सन्देश उहाँसम्म पुगिसकेको छ लेख्नुहुन्छ ओके दादा गुड नाइट हजुरहरूलाई मिठो निन्द्राको शुभकामना मि आत्मस्पर्शी शिष कुसुम भन्नुभएको छ थ्याङ्क सो मच कुसुमजी तपाईँको यो एसएमएसको लागि र तपाईँ एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर यम यम लेख्नुहोस् र आज मैले तपाईँलाई एसएमएस गर्नको लागि मोबाइल नम्बर दिएको छु एसएमएस गर्ने फोन नम्बर फोर फोर टू टू यतिखेर यतिखेर काम गरिरहेको छैन अलिकति सिस्टममा गडबडी छ त्यसैले गर्दा मैले तपाईँलाई एसएमएस गर्नका लागि मोबाइल नम्बर दिएको छु मोबाइल नम्बर हो तपाईँले अन्ठानब्बे दुई एघार उन्चालिस जिरो पन्ध्र अन्ठानब्बे दुई एघार उन्चालिस जिरो पन्ध्रमा तपाईँले हामीलाई एसएमएस गर्न सक्नुहुन्छ र केही साथीहरूले <laughs> केही साथीहरूले मिस कल चाहिँ गरिरहनु भएको छ प्लिज मिस कल चाहिँ नगर्नुहोला साथीहरू तपाईँको फोन लिँदिनँ म कार्यक्रममा त्यही कारणले गर्दा र यतिखेर तपाईँका अन्य एसएमएसहरू पनि लिइरहेको छु लेख्नुहुन्छ हाई दादा हाउ आर यु म भैँसी छबाट प्रदीप आजको मेरो सन्देश भन्नुपर्दा माई डियर सुजितालाई लट्स अफ लभ भन्न चाहन्छु अनि अल फ्रेन्डहरूलाई पनि मिस यु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हेलो दर्शन नमस्ते दादा के छ न्यु न्युज भन्नुभएको छ हाम्रो सधैँ उस्तै नयाँ त खासै केही पनि हुँदैन लेख्नुहुन्छ उहाँ लेख्नुहुन्छ त भन्नुभयो भने तर <laughs> तपाईँले एसएमएस मात्रै गर्नुहोस् भनेको मिस कल पनि र हैरान साथीहरू यस्तो चाहिँ नगर्नु होला है अलिकति इज्जतको पनि सवाल हुन्छ चन्द्रले नराम्रोले भन्यो भनेर चाहिँ नसोच्नु होला आग्रह गरिरहेको छु एसएमएस गर्नुहोला मिस कल चाहिँ सकेसम्म नगर्नुहोला लेख्नुहुन्छ अह माई अल फ्रेन्डहरूलाई भेरी भेरी मिस यु एन्ड लभ यु भन्न चाहन्छु इट्स मे सृजना बल फ्रम भैँसे ओके बाई भन्नुभएको छ थ्याङ्क यू सो मच सृजनाजी तपाईँको यो एसएमएसको लागि र अर्को एसएमएस गर्नुभएको छ लेख्नुहुन्छ हेलो दाजु दर्शन मे फेरि पनि फोन आइहाल्यो अन्ठानब्बे नभनौँ होला योभन्दा पछाडि चाहिँ अन्तिममा बिस साथी <laughs> मिस कल गरेर चाहिँ नसताउनु होला है तपाईँको एसएमएस मात्र लिइरहेको छु एसएमएस गर्नुभएको छ हेलो दाजु दर्शन मि म कनपुरबाट लभली डियर मनिष कान्छोको कान्छु हो के भन्नुभएको छ मेरो म्यासेज जस्ट मनिष उही माई स्विट हार्ट कान्छोलाई आई मिस यु देन लभ यु एन्ड माई फ्यामिली मेम्बरलाई पनि एन युलाई भन्नुभएको छ थ्याङ्क यू सो मच मलाई पनि सम्झनु भएकोमा तपाईँको एसएमएसको लागि तपाईँ पनि एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर तपाईँले लेख्न सक्नुहुन्छ यम यम र त्यस पछाडि तपाईँको नाम ठेगाना र सन्देश लेखेर अन्ठानब्बे दुई एघार उन्चालिस जिरो पन्ध्र अन्ठानब्बे दुई एघार उन्चालिस जिरो पन्ध्रमा एसएमएस गर्न सक्नुहुन्छ आज एसएमएस पोर्टल फोर फोर टू टूले अलिकता धोका दिएको कारणले गर्दा मैले तपाईँलाई मोबाइल नम्बर दिएको छु अन्ठानब्बे दुई एघार उन्चालिस जिरो पन्ध्रमा म्यासेज गर्न सक्नुहुन्छ यतिखेर अर्को एसएमएस गर्नुभएको छ हाई दादा आरामै हुनुहुन्छ आइएम निरज तामाङ फ्रम हाँडी खोला चारबाट मेरो सन्देश भन्नुपर्दा उनी निष्ठुरी मलेसियामा बसिरहेका लभली कविता लाई मिसिङ यु एन्ड लभ यु भन्न चाहन्छु दादा बबाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा इट्स मी रोजी मगर फ्रम हेटोडा पाँच सानो पोखराबाट एन्ड के छ नि हजुरको खबर भन्नुभएको छ ठिकै छ गत साता चाहिँ अलिक बिरामी थिएँ लभ यु एन्ड मिस यु माई हार्ट बी सेभेन सेभेन सेभेन भन्नुभएको छ बी ट्रिपल सेभेन भन्नुभएको छ एन्ड एन्टीलाई भन्नुभएको छ मैले केही गलत उच्चारण गरेको है माफ गर्नुहोला एन्ड माई फ्रेन्ड्स कविन्द्र सुनिता त्यसै गरी शर्मिला र माई सिस काली प्रमिलाई मिस एन्ड माई क्युटी भन्नुभएको छ फेरि <laughs> फेरि मेसकल आयो मिस यु एन्ड माई क्युटी बेबी स्मृतिलाई पनि लभ यु एन्ड मिस यु सो ओके बबाई दादा गुड नाइट मिस यु है त भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि थुप्रै साथीहरूको एसएमएसहरू झरिरहेको छ यतिखेर र म तपाईँको एसएमएसहरू पढ्ने तर्खरमा छु मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्जबाट र डब्लु डब्लु डब्लु डट रेडियो सर्भर डट कम डट इनबीबाट संसारभर तपाईँका एसएमएसहरू राख्ने क्रममा छु एसएमएस गर्नको लागि आज मैले मोबाइल नम्बर प्रयोग गरेको छु मोबाइल नम्बर अन्ठानब्बे दुई एघार उन्चालिस जिरो पन्ध्रमा यम यम लेखेर म्यासेज गर्न सक्नुहुन्छ यतिखेर अर्को म्यासेज छ हाई दादा इट्स मे कान्छा फ्रम चुरियामाई दादा आज मेरो फर्स्ट टाइम हो हजुरको प्रोग्राम सुनेको भन्नुभएको छ बिकज मेरो कान्छी हजुरको प्रोग्रामको फ्यान छ भन्नुभएको छ थ्याङ्क सो मच तपाईँलाई यो एसएमएसको लागि कान्छाजी र कान्छीजीलाई पनि धन्यवाद तपाईँले आफ्नो मान्छेलाई यो प्रोग्रामको बारेमा भनिदिनु भयो सुनिरहनु भएको होला मुरी मुरी धन्यवाद लेख्नुहुन्छ उहाँ कान्छी हजुरको प्रोग्रामको फ्यान छे अब कान्छीको कान्छीको इच्छा नै कान्छीको के लेख्नु भएको छ कान्छीको लागि जे पनि गर्न तयार हुन्छु भन्नुभएको छ हुनु पऱ्यो नि होइन त भन्नुभएको छ अवश्य पनि आफूले माया गर्ने मान्छेको लागि सक्ने जति त सबै कुरा गर्न तयार हुनुपर्छ मेरो कान्छीको इच्छा नै मेरो इच्छा जस्तो लाग्छ र मेरो आजको मेरो सन्देश मेरो कान्छीको लागि धेरै धेरै मायाको साथमा तिमीलाई मिस गर्दैछु <laughs> भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि र धेरै माया गर्नुहुँदो रहेछ कान्छीलाई सदैव माया गरिरहनुहोला आफूले तपाईँले तपाईँले लेख्नु भएको एउटा वर्ड चाहिँ साह्रै मन पऱ्यो कान्छीको इच्छा नै मेरो पनि इच्छा हुनुपर्छ जस्तो लाग्छ भन्नुभएको छ अवश्य पनि हामी जसलाई माया गर्छौँ उसको हरेक इच्छाहरू हामीले सकेसम्म पुरा गर्नै पर्छ सकिन्छ भने सकिन्न भने त आफ्नो मान्छेले पनि कर गर्नुहुन्न मलाई थाहा छ त्यसैले पनि तपाईँ कसैलाई माया गर्नुहुन्छ उसको लागि दुनियाँको सबै खुसीहरू ल्याइदिउँ जस्तो लाग्छ मलाई चाहिँ यस्तो लाग्छ तपाईँलाई कस्तो लाग्छ भन्ने थाहा छैन जे होस् मैले महसुस गर्ने कुरा तपाईँले पनि महसुस गर्नुभएको होला भन्ने लाग्छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसहरूको लागि धेरै साथीहरूको एसएमएसहरू आइरहेको छ म एसएमएसहरूलाई एकैछिनमा राख्छु त्योभन्दा अगाडि एउटा सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि तुम साथ हो यो निकै नै सुन्दर साङ्गीतिक आवाज तपाईँको लागि राखेँ मैले तमासाबाट रहेको थियो र कार्यक्रम हो मुटुदेखि मुटुसम्म तपाईँ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्स र डब्लु डब्लु डब्लु डट रेडियो सर्भर डट कम डट एनपीबाट संसारभर सुनिरहनु भएको छ र म छु तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्ममा आज एसएमएस सर्भरको प्रब्लमका कारण मैले तपाईँका एसएमएसहरूलाई मोबाइल नम्बरबाट लिइरहेको छु यतिखेर नै मेरो हातमा छत्तिस सैँतिसवटा एसएमएसहरू छन् ती सबै एसएमएसहरू पढ्नुपर्छ समय एकदमै कम हुन्छ नौ बजेर उन्चालिस मिनट गइसकेको छ एकदमै थोरै जस्तो लाग्छ समय तपाईँसँग केही मायाका बारेमा कुराकानी पनि गर्छौँ त्यस कारणले गर्दा पनि समय अझ सकिन्छ र तपाईँका कमेन्टहरू पनि छन् डब्लु डब्लु डब्लु डट फेसबुक डट कम स्ल्यास रेडियो सर्भर पेजमा र आज थोरै थोरै घाँटी पनि बसेको आवाज गरिरहेको छु तपाईँले कस्तो सुनिरहनु भएको छ थाहा छैन मैले स्केलै चेन्ज गरेर बोलिरहेको छु कि जस्तो पनि लाग्छ केही नराम्रो सुनेको भए म क्षमा पनि चाहन्छु र यो आवाजलाई पनि तपाईँले सुनिदिनुहुन्छ यति चाहिँ मलाई विश्वास छ धेरै साथीहरूको कमेन्ट र एसएमएसहरू छन् एसएमएसलाई एकैछिन मैले पछाडि राखेँ तपाईँका केही कमेन्टहरू राख्न चाहन्छु लेख्नु भएको छ अविरल प्रेमी मिसनजीले कमेन्टमा भुलेर पनि नखोज्नु मरेर जाँदैछु भुलेर पनि नखोज्नु मरेर जाँदैछु तिमीबाट झारपात जस्तै सडेर जाँदैछु भुलेर पनि नखोज्नु मरेर जाँदैछु तिमीबाट झारपात जस्तै सडेर जाँदैछु आफैले जोडेको मुटु टुटेपछि आज आफैले जोडेको मुटु टुटेपछि आज आफ्नो गर्दन आफै भेटेर जाँदैछु तिमीबाट झारपात जस्तै सडेर जाँदैछु जे गल्ती भयो मबाट माफ गरिदिनु है जे गल्ती भयो मबाट माफ गरिदिनु है मृत्युको जोखना हेरे भनेर जाँदैछु आफैले जोडेको मुटु टुटेपछि आज आफ्नो गर्दन आफै रेटेर जाँदैछु सम्बन्धको बाँध टुट्यो सँगै यात्रा छुट्यो सम्बन्धको बाँध टुट्यो सँगै यात्रा छुट्यो हाँस्दै बाँसको डोलीमा बसेर जाँदैछु मृत्युको जोखाना हेरी भनेर जाँदैछु नरुनु है कान्छु तिमी सम्झिँदै मलाई नरुनु है कान्छु तिमी सम्झिँदै मलाई चितामा खरानी बने जलेर जाँदैछु तिमीबाट झारपात जस्तै सडेर जाँदैछु भुलेर पनि नखोज्नु मरेर जाँदैछु भन्नुभएको छ अब्रेल प्रेमी मिसनजीले हेलो दादा यो चिसो रात्रिकालीन समयको न्यानो न्यानो माया छ हजुरलाई भन्नुभएको छ मि अविरल प्रेमी मिसन फ्रम वाटार तामाङ बस्तीबाट नौ बिरानो एकान्त बस्ती दोहा कतारबाट आज मेरो एसएमएस भन्नुपर्दा खासै त छैन दादा मेरो फ्रेन्डहरू अल ए टु जेड फ्रेन्डहरूलाई मिस यु एन्ड लभ यु भन्दै छुट्टिन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि अर्को कमेन्ट पनि गर्नुभएको छ लिजा मगरजीले लिजाजी लेख्नुहुन्छ हेलो एन्ड नमस्ते दादा सन्चै हुनुहुन्छ आज फेरि धेरै दिनपछि म्यासेज गर्न पाइयो मलाई खुसी लागेको छ म विपना गोङबा पदमपोखरीबाट मेरो सन्देश भन्नुपर्दा मेरो बेस्ट फ्रेन्ड सञ्जय विमल अर्जुन सुदर्शन त्यसै गरी किरण सबैलाई मिसिङ यु सो मच अनि देहरू सबिना लामा अनि पूजा दिलाई लभ यु भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क सो मच तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ चित्र कुरुङ भाङजीले चित्र कुरुङ भाङजी अगाडि लेख्नुहुन्छ हाई गुड इभिनिङ नमस्कार म चित्र कुरुङ भाङ रोमान्टिक मिडिया ग्रुप तेह्रथुम स्पेसली बेस्ट फ्रेन्ड सानु सन्जितालाई मिठो सम्झना एन्ड मिस यु सो मच भन्छु भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो कमेन्टको लागि र अन्य साथीहरूको पनि कमेन्टहरू आइरहेका छन् त्योभन्दा अगाडि बाहुन्नवटा एसएमएस झरिसकेको छ मोबाइल नम्बरमा म तपाईँका एसएमएसहरूलाई पढ्न चाहन्छु र एउटा सुरुदेखि तपाईँलाई सरी पनि भन्दै जान्छु किन भन्दा एसएमएस सर्भरमा भएको भए मैले तपाईँको एसएमएस सबै पढ्न सक्थेँ तर मोबाइलमा तपाईँका सबै एसएमएसहरू सायद पढ्न भ्याउँदिनँ किन भन्दा कतिपय साथीहरूले मिस कल पनि गरिरहनुहुन्छ मिस कल गर्ने बेला पनि टाइम लस हुन्छ मैले तपाईँको एसएमएस पढ्न पाउँदिनँ तपाईँले कति माया गरेर आफ्नो मान्छेलाई सम्झेर तपाईँको म्यासेज पठाउनु भएको हुन्छ पढ्न नपाउँदा अझ बढी <coughs> अझ बढी दुःख लाग्छ र पनि तपाईँका एसएमएसहरूलाई पढ्ने कोसिस गरिरहेको छु कोही साथीहरूले चार पाँचवटा एसएमएस <laughs> एक एउटै नम्बरबाट पनि गर्नुभएको छ त्यस्तो चाहिँ गर्दाखेरि अलिक गाह्रो पर्छ सकेसम्म त्यस्तो नगरौँ यतिखेर एसएमएस गर्नुभएको छ हाई दादा सागर भन्नुभएको छ मलाई चाहिँदैन थोपा भए पुग्छ सागर चाहिँदैन मलाई हाई दादा भन्नुभएको रहेछ सागर मलाई चाहिँदैन थोपा भए पुग्छ अरू मलाई चाहिँदैन तिमी भए पुग्छ पोखरी मिलनचोकबाट राजु लामा खाना भयो त पदमपोखरी मिलन चोकबाट राजु लामा भन्नुभएको छ थ्याङ्क सो मच खाना भइसकेको छ राजुजी र तपाईँको एसएमएस पढ्न पाएँ खुसी पनि लाग्यो अर्को एसएमएस पनि छ कसले गर्नुभएको छ म एकदम क्रमैसँग पढ्ने कोसिस गरिरहेको छु एसएमएस गर्नुभएको छ हाई दादा हाउ आर यु मी विमला तामाङ फ्रम पदमपोखरीबाट माई मेसेज भन्नुपर्दा माई लभली दिवसलाई एकदम मिस गर्दैछु भनिदिनु होला दादा बाई हजुरलाई लभ यु म बाई भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ त्यसै गरी अन्य थुप्रै एसएमएसहरू छन् म एकैछिन तपाईँलाई गीत सुनाउँछु त्यस पछाडि फेरि आउनेछु रेडियो सर्भर सुन्दै गर्नुहोला जिसे जिंदगी रही है क्या ये वो मकाम मेरा है यहाँ चैन से बस रुक जाऊं क्यों दिल ये मुझे कहता है जज्बात नए से मिले हैं जाने क्या सर ये हुआ है एक आस मिली फिर मुझको जो कबूल किसी ने किया है किसी शायर की गजल जो दे रू को सुकून के पल कोई मुझको यू मिला है जैसे बंजारे को घर नए मौसम की सहर या सर्द में दोपहर कोई मुझको यू मिला है जैसे बंजारे को घर रात का तारा करता हो जाला वैसे ही रोशन करे वो शहर दर्द मेरे वो ही गया कुछ जीना मुझे फिर से वो सिखा बेचारे को घर नए मौसम की सर या सर्द में दोपहर कोई मुझको यू मिला है जैसे बन जाने को घर आहा कोई मुझको यू मिला है जैसे बन जा का घर यो निकै नहीं सुंदर सांगीतिक आवाज तपाईँको लागि राखेँ तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्ज र डब्लु डब्लु डब्लु डट रेडियो सर्भर डट कम डट एनपीबाट संसारभर कार्यक्रम मुटुदेखि मुटुसम्म आज तपाईँको एसएमएसहरूलाई मोबाइल नम्बरबाट लिँदैछु त्यही कारणले गर्दा अलिकता मलाई पढ्न पनि गाह्रो भइरहेको छ तपाईँका सबै एसएमएसहरू पनि मैले समावेश गर्न पाएको छैन त्यस अर्थमा दुःख पनि छु दुखित पनि छु तपाईँको कमेन्टहरू पनि थुप्रै छन् तपाईँको कमेन्टहरू पनि राख्न भ्याउँदिनँ देख्ने बित्तिकै आत्तिन्छु म चाहिँ किन किन किन भन्दा नौ बजेर सडचालिस मिनट गइसकेको छ स्टुडियोको घडीमा कार्यक्रम मुटुदेखि मुटुसम्ममा तपाईँका एसएमएसहरूलाई म यतिखेर राख्दैछु अर्को एसएमएस गर्नुभएको छ अन्ठानब्बे <laughs> झन्डै नम्बर भन्ने है <laughs> एसएमएस गर्नुभएको छ हाई दादा हाउ आर यु मी भैँसे साथबाट चाँदनी तामाङ माई डियर रवि तामाङलाई लभ यु एन्ड मिस यु सो मच भन्छु ओके दादा टेक केयर बाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ कसले गर्नुभयो हाई चन्द्र दादा म आज मेरो लभली साथी सुशीलालाई सुशीलालाई बेस्ट अफ लक भन्न चाहन्छु आइएम रवि भन्नुभएको छ रविजी थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अरू एसएमएसहरू छ थुप्रै एसएमएसहरू पढ्न बाँकी छ लेख्नुहुन्छ हाई दाजु इर्समी भैँसी साथबाट करिश्मा घलान आज मेरो एसएमएस भन्नुपर्दा मेरो अल फ्रेन्डलाई अल टाइम मिस गरिरहेको छु भन्दै स्पेसली दाजु तपाईँलाई पनि मिस यु ओके बाबाई गुड नाइट भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई चन्द्र दादा माई अल फ्रेन्ड एन्ड निस एन एन एसटीलाई भन्नुभएको छ सीता लेख्नु भएको थियो उहाँले एसटीलाई मिस यु भन्न चाहन्छु मे अनिसा थिङ बबाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अरू पनि थुप्रै एसएमएसहरू बाँकी छन् एसएमएस गर्नुभएको छ मोबाइलमा अलिकति गाह्रो हुन्छ हेर्नलाई है एसएमएस गर्नुभएको छ हेलो दादा हाउ आर यु इट्स मी फुल माया थिङ फ्रम क्षतिवन चार हिरामुनिबाट मेरो मनको कुरा भन्नुपर्दा माई अल फ्रेन्डलाई मिस यु भन्दै माई फादर एन्ड माई मम एन्ड ब्रोलाई एन्ड मेरो मान मनको साथी सुभाषलाई मिस यु अल भन्दै गुड नाइट दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ कसले गर्नुभयो लेख्नु भएको छ हेलो ब्रो एम सन्जोक लामा थाना भन्याङ एघारबाट आई लभ यु शान्ति मेरो प्यारो बुढीलाई धेरै मिस गर्दैछु आई मिस माई अल फ्रेन्ड्स एन्ड स्पेसली माई सिस प्रमिला भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ लेख्नुहुन्छ तेरे बिना जिया नजाए सोचा नजाए भन्नुभएको छ सोचा नजाए तेरे बिना हेलो दा मी अमोन फ्रम भैँसे मेरो मुटुमा बस्ने यस्टीलाई मिस यु एन्ड लभ यु हजुरलाई ओके बाबाई गुड नाइट भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हेलो ब्रो के छ मिसिङ माई रोजी मगर तिमीलाई एकदम मिस गरेको छु भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि एसएमएस चाहिँ कसले गर्नुभयो रोजीजीलाई सम्झनु भयो जस्तो लाग्यो अर्को एसएमएस गर्नुभएको छ हाई दादा मे हाडी खोला एकबाट कुमारी घलान कतारमा रहनुहुने मेरो बुबा र दादालाई मिस्यु भन्न चाहन्छु भन्नुभएको छ अवश्य पनि उहाँहरूले पनि डब्लु डब्लु डब्लु डट रेडियो सर्भर डट कम डट एनपीबाट सुनिरहनु भएको होला कार्यक्रमलाई अर्को एसएमएस गर्नुभएको छ हाई दादा म सङ्घर्षशील सङ्गीता नगरकोटी आज धेरै मिस गर्दैछु परदेशी मायालुलाई एक्लो जिन्दगी कति एक्लो जिन्दगी काटिराखेको छु हजुर बिना लभ यु सो मच एन्ड वेटिङ फर यु परदेशी कालु ओके बबाई भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ लेख्नुहुन्छ हेलो दादा नमस्कार इट्स मी पासाङ फ्रम किसेडी टुडे इज नोटिस स्पेसली डियर काले काले आई एभ्री डे रिमेम्बर यु ओके गुड बाई टेक केयर दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ लेख्नुहुन्छ हाई दादा खाना खानुभयो त म ठुलो थलीबाट लक्ष्मण गोले खासमा भन्नुपर्दा माई अह के लेख्नु भएको छ भन्नुपर्दा माई बी एन्ड अल फ्रेन्डलाई मिस यु लभ यु भनिदिनु है दादा ओके बाबाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि तपाईँको एसएमएसहरू राख्ने क्रममा अर्को एसएमएस राख्दैछु एसएमएस गर्नुभएको छ कसले गर्नुभयो हाई दाजु मे मनिष लामा रे के मेरो मेरो सन्देश प्यारी सिस बिमारी हुनुहुन्छ सो उहाँलाई गेट विल सुन एन्ड कान्छु युनिसालाई मिस यु टु एन्ड लभ यु टु स्पेसली हजुरलाई मिस यु है दाजु ओके बाबाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ लेख्नुहुन्छ लासो अनि खाना खानु भयो त भन्नुभएको छ खाना भइसकेको छ के छ खबर अनि आजको मेरो खबर भन्नुपर्दा मेरो अल कलेज फ्रेन्डलाई मिस यु भन्नुभएको छ मिस यु सो मच र माई स्पेसल पर्सनको लागि मिस यु सो मच एन्ड आफ्नो ख्याल राख्नु भन्न चाहन्छु दाजु यति भन्दै छुट्टिन्छु बबाई गुड नाइट ह्याभ अ नाइस डे स्विट ड्रिम भन्नुभएको छ ह्याभ अ नाइस एन्ड स्विट ड्रिम भन्नुभएको रहेछ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि तपाईँको थुप्रै एसएमएसहरू बाँकी छन् र अब भने तपाईँ एसएमएस नगर्नुहोला म आग्रह पनि गर्छु तपाईँका बाँकी एसएमएसहरू मात्रै म पढ्छु त्योभन्दा पछाडि अरू एसएमएस पढ्ने छैन अर्को एसएमएस गर्नुभएको छ मेरो मुटुको माया मेरो मुटु रूपी प्यारी र छोराहरूलाई आरआर घलान भन्नुभएको छ थ्याङ्क सो मच रोशनजी हो कि जस्तो लाग्यो नहुन पनि सक्छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि आरआरजी त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ दा खाना खानुभयो त म नामटार एकबाट सम्झना तामाङ मेरो मनको मान्छे मसँग हिजोदेखि एकदमै रिसाएको छ मेरो फोन नै उठाउँदैन प्लिज नरिसाउनु भन्छु ओके दादा अरू के भन्नु र खै ओके बाबाई भन्नुभएको छ र मनको मान्छे रिसाउँदाखेरि अलिक बढी नै पीडा हुन्छ छटपटी हुन्छ न खाना रुच्छ न पढाइतिर ध्यान जान्छ <laughs> के के हुन्छ हुन्छ त्यसैले प्लिज सम्झनाजीको आफ्नो मान्छे तपाईँ नरिसाउनुहोला म पनि यही आग्रह गर्छु अर्को एसएमएस गर्नुभएको छ लेख्नुहुन्छ हेलो दादा इट्समी तामाङ इट्स तामाङ भन्नुभएको छ म मेरो मुटुको ढुकढुकी विशेष साथी शर्मिला डिमडुङलाई धेरै माया लाग्छ तर के गर्ने दाजु दादा उसले माया के हो माया कस्तो हुन्छ खाएर हेरिसक्यो भनेर जवाफ नै दिन्छ तर आफूलाई भने दिनरात उसको याद आउँछ म के गरौँ दादा जति रात पऱ्यो त्यति धेरै याद आउँछ आई लभ यु एन्ड मिस यु शर्मिला भन्नुभएको छ इट्समित तामाङ भन्नुभएको छ तपाईँलाई एउटा कुरा भन्नु मन लाग्यो के हुन्छ भन्दा एकचोटि के भन्छ <laughs> चट्याङ लागेको कुकुर होइन चट्याङ लागेको केही मान्छे मान्छे नै भनौँ न बिजुली देख्दाखेरि पनि तर्सन्छ भन्छन् अवश्य पनि एकचोटि मायामा धोका खाइसकेको मान्छेको मन जित्नका लागि ठुलो सङ्घर्ष गर्नुपर्छ तपाईँलाई मैले बारम्बार भनि भन्दै आएको पनि छु मैले पनि पहिलोचोटि धोका पाएँ त्यस पछाडि लाग्यो अब जिन्दगीमा कहिले पनि माया लाउँदैन कहिले पनि गर्दिनँ यस्तै भावनाहरू हुन्थ्यो पीडाहरू हुन्थ्यो आफूभित्रै छटपटाउँथे छटपुटाउँदै छटपुटाउँदै कोही यस्तो एउटा मान्छे आइन् जसको कारणले गर्दा म पुरै परिवर्तन भएँ र उनी मेरो जीवनसङ्गिनी पनि हुन् म सँगै छिन् पनि र हामी सँगै साथ जिन्दगी जिइरहेका पनि छौँ र तपाईँलाई यो भन्नुको अर्थ के हो भन्दा तपाईँ उहाँले माया के हो मैले पहिला नै थाहा पाइसकेको छु भन्नुको अर्थ उहाँ मायामा पहिला नै परिसक्नु भएको छ र उहाँ पीडित पनि हुनुहुन्छ र उहाँको मन जित्नलाई तपाईँले ठुलै सङ्घर्ष गर्नुपर्छ तपाईँलाई तपाईँले ठ्याक्कै उहाँको मन जित्नको लागि के गर्ने कुनै सूत्र हुँदैन तर यदि साँच्चै नै तपाईँले उहाँको लागि के गर्न सक्नुभयो उहाँको लागि भौतिक रूपमा होइन उहाँको मन जित्ने कुनै काम गर्न सक्नुभयो भने अवश्य पनि उहाँले तपाईँलाई माया गर्नुहुनेछ र तपाईँहरूको माया सफल पनि हुनेछ मलाई यस्तो लाग्छ र यो मेरो विश्वास पनि हो कार्यक्रम मुटुदेखि मुटुसम्म छौँ हामी नौ बजेर छप्पन्न मिनट गइसकेको छ तपाईँका थुप्रै कमेन्टहरू छन् थुप्रै एसएमएसहरू छन् तर सबैको एसएमएस र कमेन्ट मैले राख्न पाउँदिनँ जस्तो लागिसक्यो अहिले नै एसएमएस मात्र पनि पढ्न पाउँदिनँ जस्तो लागिसक्यो धेरै साथीहरू रिसाउनुहुन्छ मेरो कमेन्ट चाहिँ पढ्नुहुन्न आज के भयो आज हेर्नुहोस् न प्रविधिले यस्तै दुःख दियो त्यस कारणले गर्दा तपाईँका एसएमएस र कमेन्टहरू सबै पढ्न पाउँदिनँ र धेरै साथीहरूलाई म सधैँ पनि भन्छु नौ बजेर छप्पन्न मिनट गइसकेको छ अब म तपाईँका कमेन्टहरू तपाईँका एसएमएसहरू लिन सक्दिनँ एसएमएस गर्नुहुने सबै साथीहरूलाई धेरै धेरै धन्यवाद धेरै साथीहरूले अहिले पनि मेरो हातमा चार छ सात आठ नौ दस एघार बाह्र त्यसै गरी तेह्र चौध पन्ध्र सोह्र सत्र अठार उन्नाइस बिस एक्काइस एक्काइस छब्बिस सत्ताइस अट्ठाइस उन्तिस तिस बत्तिस पैँतिसवटा एसएमएसहरू अझै बाँकी छन् यो एसएमएसहरू पढ्ने हो भने मैले अझै दस बजेर पैँतालिस मिनट जति नै तपाईँलाई लाउनुपर्छ होला त्यस कारणले गर्दा सरी भन्न चाहन्छु सबै साथीहरूलाई त्यसै गरी एसएमएस गर्ने साथीहरूको नाम पनि लिन सक्दिनँ किन भन्दा उहाँहरूले एसएमएस नम्बरमा पठाउनु भएको छ मैले नम्बर भन्न सकिनँ एसएमएस सबै खोलेर हेर्न समय पनि हुँदैन र तपाईँ सबै एसएमएस गर्ने साथीहरूलाई धेरै धेरै धन्यवाद छ कमेन्ट गर्ने साथीहरूको नाम लिन चाहन्छु भुवन तामाङजी हुनुहुन्थ्यो अविरल प्रेमीजीले कमेन्ट गर्नुभएको थियो यहाँलाई पनि धन्यवाद त्यसै गरी अरू कमेन्ट गर्ने साथीहरू मध्येमा एलोन एलोन बोइजीले कमेन्ट गर्नुभएको थियो यहाँलाई धेरै धेरै धन्यवाद छ त्यसै गरी राज थोकर तामाङजीले कमेन्ट गर्नुभएको थियो यहाँलाई पनि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ रूपा मगरजीले रूपाजी यहाँलाई पनि धेरै धेरै धन्यवाद छ त्यसै गरी डे क्विन आयो भन्नुभएको छ सानो सुनारजीले सानोजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ श्रृङ्खला राई भन्नुभएको छ श्रृङ्खलाजी यहाँलाई पनि धेरै धेरै धन्यवाद छ त्यसै गरी पागल प्रेमी विशाल तामाङजीले कमेन्ट गर्नुभएको छ यहाँलाई पनि धेरै धेरै धन्यवाद छ उहाँले दोहोऱ्याएर कमेन्ट गर्नुभएको रहेछ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ रोमी अर्जितजीले हाम्रो नियमित श्रोता पनि हुनुहुन्छ सन्तोषजी सरी है त तपाईँको यो कमेन्टको लागि पनि धेरै धेरै धन्यवाद छ कमल तामाङजीले कमेन्ट गर्नुभएको छ यहाँलाई पनि धेरै धेरै धन्यवाद छ त्यसै गरी मौसम तामाङजीले कमेन्ट गर्नुभएको छ मौसमजी यहाँलाई पनि धेरै धेरै धन्यवाद छ ज जसले कमेन्ट गरिदिनु भयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ र एसएमएस गर्नुहुने अरू साथीहरूको मैले एसएमएस पढ्न पाइनँ यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद छ र यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्दै कार्यक्रमको व्यवसायबाट भोलि राति सवा नौ बजे कार्यक्रम अनुरागमा सबैसँगै भेट हुने बाचा गर्दै म तपाईँकै मनमित्रको साथी चन्द्र पनि छुटिन चाहन्छु त नमस्ते शुभरात्री प्यार को है सदियां काफी नहीं तो खुदा से मांग लूं मोहलत मैं एक नहीं रहना है बस यहाँ अब दूर तुझसे जाना नहीं जो तू मेरा हम दर्द है जो तू मेरा हम